नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ अहिलेसम्मका मुख्य मुख्य समाचारका शीर्षकहरूबाट सरकार र आन्दोलनरत कमलरी वार्ता हुँदै कम्बरीको बन्दले आज पनि पश्चिम तराईको जनजीवन कष्टकर दलितलाई देश निकाला गरेको बारे छानबिन गर्न राष्ट्रिय दलित आयोगको टोली अछाममा सोभियो निर्वाचनको माग गर्दै नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्दोलन जारी टर्कीमा प्रदर्शनले हिंसात्मक रूप लिँदै उप प्रधानमन्त्रीद्वारा प्रहरी दमनबारे माफी सिरियामा दुवै पक्षले रासायनिक हत्या प्रयोग गरिएको आशंका र गोर्खाको फुटबलमा आज सम्भोषणका अन्तिम खेल हुँदै राष्ट्रव्यापी राष्ट्रपति रनिङ सुल प्रतियोगितामा आजदेखि शुरू हुने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 तर्फबाट वार्ता टोलीमा सहभागी शान्ता चौधरीले बताउनुभयो सरकारले माग पूरा नभएसम्म आन्दोलन जारी रहने कमलरीहरूको भनाइ छ ललितपुरमा कमलरी बसेकी बाह्र वर्षकी सृजना चौधरीको रहस्यमय तरिकाले मृत्यु भएपछि त्यसको छानबिन र दोषीलाई कारवाहीको माग गर्दै कमलरीहरूले आन्दोलन जारी राखेका छन् आइतबार सिंहदरबार घेर्न पुगेका कमलरीहरूमाथि प्रहरीले लाठीचार्ज गर्दा केही कमलरी घाइते भएका थिए त्यसपछि उनीहरूको आन्दोलन झनै सर्केको हो मुक्त कमलरीको बन्दको कारण आज पनि पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका जिल्लामा गाडी कम चलेका छन् बजार पनि खुलेका छैनन् मुक्त कमलरीले उठा उठाएको मागको विषयमा सरकारले मंगलबारदेखि वार्ता थालेको छ आज पनि दिउँसो महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा दुई पक्षबीच वार्ताको तयारी छ कमलरी सृजना चौधरीको रहस्यमय मृत्युको छानबिन तथा दोषीलाई कारवाहीको माग गर्दै मुक्त कमलरीले काठमाडौँसहित पश्चिम तराईका जिल्लाहरूमा प्रदर्शन गर्दै आएका छन् यस्तै उनीहरूले विभिन्न समयमा बेपत्ता पारेका कमलरीको उद्धार कमलरी मुक्तिको घोषणा गरी पुनस्थापनाको लागि यिनको व्यवस्था गर्नुपर्ने लगायतको माग पनि गरेका छन् कमलरीको प्रदर्शनमा प्रहरी दमन र धरपकड गरेको भन्दै अधिकारवादी संस्थाले विरोध गरेका छन् गैर दलितकी श्रीमतीसँग प्रेम गरेको आरोपमा एक युवकलाई देश निकाला गरेको खबर सार्वजनिक भएपछि त्यसबारे प्रारम्भिक अध्ययन गर्न राष्ट्रिय दलित आएको टोली असम पुगेको छ केही दिनअघि भैरव स्थान दुईका सत्र वर्षीय महेन्द्र विकालाई स्थानीय गैर दलितको समूहले यातना दिँदै नेपाल फर्कन नपाउने उर्दी सुनाएर देश निकाला गरेको खबर सार्वजनिक भएको थियो असम पुगेको टोलीले प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुवाङ र प्रहरी प्रमुख श्यामप्रसाद पौडे लगायतसँग भेट गरी घटनाबारे सत्य तथ्य पत्ता लगाई घटनाका दोषीलाई कार्यवाहीको माग गरेको छ बाइस वर्षकी विवाहित महिला पद्मा कुमारी विशेषसँग प्रेम सम्बन्ध राखेको आरोपमा दुई हजार उनासत्तरी चैत्र चौधमा देश निकाला गरेको पीड़ितका बुबा तिरुवाले बताउनुभयो सोभियो निर्वाचनको माग गर्दै नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज पनि विरोधको कार्यक्रमलाई जारी राख्ने भएको छ आज दिउँसो तीन बजे त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको पोतला दहन गर्ने कार्यक्रम रहेको निविसंघका प्रवक्ता युपी लामी छानेले जानकारी दिनुभयो यसअघि भोलिका लागि तोकेको सोभियो निर्वाचन विद्यार्थी संगठनहरूबीच विवादको कारण स्थगित भएपछि नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै निविसंघले विभिन्न कार्यक्रम गर्दै आएको छ यसैबीच सोभियो निर्वाचनको विषयमा साना दलहरू अन्तर्गतका विद्यार्थी संगठन संगठनले मध्याह साढे बाह्र बजेपछि अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको क्षमता विस्तार गर्ने सञ्चालक समितिको निर्णय विरूद्ध आन्दोलनमा रहेका प्राधिकरणका कर्मचारीले आजदेखि थप आन्दोलन सुरु गरेका छन् हिजोसम्म पहिलो चरणको आन्दोलन गरेको कर्मचारीले वर्षसम्मको लागि दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् प्राधिकरणमा रहेका विभिन्न कर्मचारी संगठनहरूको संयुक्त बैठकले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् आन्दोलन अन्तर्गत अहिले सञ्चालक समितिका सदस्य र कार्यकारी निर्देशकलाई कार्य प्रवेशमा रोक लगाउँदै आएका छन् यस्तै कर्मचारीहरूले प्रधान कार्यालयमा दैनिक विरोध सभा र जुलुस गर्दै आएका छन् यसै गरी प्रधान कार्यालय वरपरका क्षेत्रमा अहिले केही बेरमा अहिले केही बेरदेखि दिउँसो साढे एक बजेसम्म बत्ती बाल्न नदिने कार्यालयको दैनिक कामकाज ठप्प पार्ने उल्लेख छ यस्तै प्रधान कार्यालय बाहेकका कार्यालयमा भने नो लाइट इमर्जेन्सी सेवा र काउन्टर बाहेक अन्य काम बन्द गर्ने संगठनहरूले बताएका छन् आज जुन पाँच तारिक विभिन्न कार्यक्रम गरी संसारभर विश्व वातावरण दिवस मनाइँदैछ सोचेर खाऊ खाना खेर नफालौं वातावरण जोगाऊ भन्ने नारासहित नेपालमा नेपालमा पनि विश्व वातावरण दिवसको अवसरमा वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरूले कार्यक्रम गर्दैछन् दिवसको अवसरमा वातावरण मन्त्रालयले पनि राजधानीमा विशेष कार्यक्रमको आयोजना गर्दैछ यसै सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले वातावरण संरक्षण जलवायु परिवर्तन र यसले मानव जीवन तथा कृषिमा पारेको प्रभावबारे छलफल अन्तर्क्रिया जस्ता कार्यक्रम गर्दैछन् सरकारले वातावरणको अनुगमन र नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो वर्ष पहिलो पटक वातावरण विभाग समेत गठन गरेको छ पर्यावरणप्रति जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् उन्नाइस सय त्रिहत्तर जुन पाँचदेखि विश्व वातावरण दिवस मनाइने गरिएको हो अब पालो ट्राफिक खबरको सम्पूर्ण सडकको वर्तमान अवस्था यस्तो रहेको छ यति बेला नारायणगढ ठेटोडा वीरगञ्ज सडक खण्ड खुला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 प्रमुख स्थानमा रहेको पार्कको स्वरूप बदल्न खोजेको भन्दै नागरिक स्वतस्फूर्त रूपमा प्रदर्शनमा रहेका छन् नागरिकहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै केही अधिकारवादी संस्थाले हिजो र आजको लागि टर्की बन्दको आह्वान गरेका छन् बन्दको कारण त्यहाँको जनजीवन त्यहाँको जनजीवन पनि प्रभावित भएको बिबिसीले जनाएको छ सिरियामा दुई वर्षदेखि जारी विद्रोहमा सरकार र विद्रोही दुवै पक्षले रासायनिक हतियार प्रयोग गरिरहेको आशंका बढेको छ धेरैजसो पश्चिमा राष्ट्रको सहयोग पाइरहेका विद्रोही र रसिया लगायतका देशको समर्थन पाएको बसर अल असादको सरकारले रासायनिक हत्या प्रयोग गरेको आशंका बढेको हो स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले लामो समय लगाएर तयार पारेको एक प्रतिवेदनमा घटनाको प्रकृति र घाइतेहरूको अवस्थाले त्यहाँ रासायनिक हतियार प्रयोग भइरहेको आशंका बढेको जनाइएको छ यसअघि सरकारले रासायनिक हतियार प्रयोग गरिरहेको अमेरिका लगायत देशहरूले आरोप लगाएका थिए स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले रासायनिक हतियारको प्रयोग गर्नु युद्ध अपराध भएको भन्दै युद्धलाई वार्ताको माध्यमबाट समाधान खोज्न तत्काल जुट्नुपर्ने आवश्यकता उलाएको छ उक्त आयोगले आज जेनेभामा एक सम्मेलन गरी अमेरिका र रसियाको उपस्थितिमा सिरिया विद्रोहलाई वार्ताको माध्यमबाट मथर गराउन पहल गर्ने एक अधिकारीले बताएका छन् अब खेल समस्या राजधानीमा जारी गोर्खा कप फुटबल अन्तर्गत आज क्वार्टर फाइनलको समीकरण पूरा हुने भएको छ समूह डी अन्तर्गत आज सकिने खेलले अन्तिम आठमा पुग्ने सबै टिमको सिनोफानो लाग्नेछ दिउँसो त्रिपुरेश्वर स्थित दोस्रो रङ्गशालामा समूह डीको शीर्ष स्थानमा रहेको फ्रेन्ड्स र चौथो स्थानको बोइज युनियन बीच प्रतिस्पर्धा हुनेछ दिउँसो दुई बजेपछि हुनेछ खेल त्यसै गरी आज उनीहरूको खेलमा जावला खेल र हिमालयन शेर्पा पनि आमुने सामुने हुनेछन् चारवटी टिमको समान तीन अङ्क भएकाले आज विजय हुने टिम क्वार्टर फाइनलमा पुग्नेछन् भने बराबरी भए गोल अन्तरको आधारमा अन्तिम आठमा पुग्ने टिमको सिनोफानो हुनेछ र युवा तथा खेलकुद मन्त्रालयको तत्वाधान तथा राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा अन्तर क्षेत्र राष्ट्रव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु हुँदैछ प्रतियोगितामा एथलेटिक्स र भलिबलमा प्रतिस्पर्धा हुने राखेप अन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रकाश चन्द्र घिमिरेले जानकारी दिनुभयो एथलेटिक्समा छात्र र छात्रामा गरी जम्मा पच्चिस स्वर्णको लागि प्रतिस्पर्धा हुनेछ भलिबलमा छात्र र छात्रामा गरी दुई स्वर्णको लागि खेल हुनेछ पाँच विकास क्षेत्रका अफिसियल नौ सहित दुई सय पाँच खेलाडीको सहभागिता रहनेछ दुवै खेलमा शीर्ष तीन स्थानका लागि निश्चित अङ्क दिइनेछ दुवैको अङ्क जोडेर समग्रमा विजेता उपविजेता र तेस्रो हुने टोलीको चयन गरिनेछ शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः पच्चिस हजार बीस हजार र पन्ध्र हजार नगद पुरस्कार पाउनेछन् तीन दिनसम्म चल्ने प्रतियोगिताको एथलेटिक्स त्रिपुरेश्वर स्थित दस्तक रङ्गशालामा तथा भलिबल त्रिपुरेश्वर स्थित राखेपोको कबड हलमा हुनेछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकार र आन्दोलनरत कमलरी बीच वार्ता हुँदै कमलरीको बन्दले आज पनि पश्चिम तराईको जनजीवन कष्टकर दलितलाई देश नि, देश निकाला गरिएको बारे छानबिन गर्न राष्ट्रिय दलित आयोगको टोली अछाममा सोभियो निर्वाचनको माग गर्दै नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आन्दोलन जारी टर्कीमा प्रदर्शनले हिंसात्मक रूप लिँदै उप प्रधानमन्त्रीद्वारा प्रहरी दमनबारे माफी सिरियामा दुवै पक्षले रासायनिक हत्या प्रयोग गरिएको आशंका र गोर्खाको फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदै राष्ट्रव्यापी राष्ट्रपति रनिङ सुल प्रतियोगिता आजदेखि सुरु हुने हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार